पुर्याउने तयारीमा छु र तिमीलाई निथुक्क बिजाउने तयारीमा छु अन्तिम अन्तिमपल्ट त्यो छातीमा सुस्ताउन देऊ प्रिय फेरि मायाको भिख माग्दै नआउने तयारीमा छु ओहो हो यो मुक्तक मुक्तककार अनामिका सजलजीको पाँच खाल काभ्रे उहाँको घर हो मुक्तकार अनामिका सजलजीको यो मुक्तक मैले नेपाली मुक्तकमा नारी हस्ताक्षर मुक्तक संग्रहबाट लिएँ श्रोता हजुर हुनु प्यार हुनु उन्माद हुनु अलिअलि मैले पुनः उहाँको नै मुक्तक लिएँ हजुर हुनु प्यार हुनु उन्माद हुनु अलिअलि केही तिता केही मिठा याद हुनु अलिअलि सबै सुखी सबै खुसी हुनै पर्छ भन्ने के छ पीडा हुनु जिन्दगानी बर्बाद हुनु अलिअलि अनामिका सचलजीको पुनः मुक्तक मैले लिएँ श्रोता नेपाली मुक्तकमा नारी हस्ताक्षर मुक्तक सङ्ग्रहभित्र घरदेश र परदेशका दुई सय छ्यालिसजना नारी मुक्तकारहरूका मुक्त खरबहरू समावेश गरिएको छ यस मुक्तक सङ्ग्रहको सम्पादक वरिष्ठ मुक्तकार रमेश पौडेल हुनुहुन्छ कार्यक्रम मुक्तक मालाको आगामी अङ्कमा म पक्कै नेपाली मुक्तकमा नारी हस्ताक्षर मुक्तक सङ्ग्रहभित्रबाट मुक्त खरबहरू तपाईँहरू समक्ष जोड्ने नै छु यसै सङ्ग्रहको वरिपरि रहेर केही चर्चा गर्ने नै छु आजलाई भने श्रोता कार्यक्रममा म तपाईँहरूले नै मायाले स्नेहले Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका मुक्त घरपहरू आलो पालो जोड्नेछु म मुक्तक आलो पालो अब लिन्छु श्रोता दुर्गम बस्तीहरूमा राहत पठाइदियो भने दुर्गम बस्तीहरूमा राहत पठाइदियो भने परदेशी दाजुभाइलाई घर ल्याइदियो भने म मेरो जिब्रोमा लगाम लगाएर बसिदिन्छु सरकारले देश भ्रष्टाचार मुक्त बनाइदियो भने यो गच्छपको मुक्तक मुक्तकार मान पछेराजीको आदर्श गाउँपालिका चार डोटी उहाँको घर हो मान पछेराजीका यिनै चुस्किला मुक्त खरबहरूसँगै म कार्यक्रममा अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ श्रोता राजु चौधरीजीको उनको माया मेरो मुटुमा लत बनेर बसिदियो उनको माया मेरो मुटुमा लत बनेर बसिदियो निकाल्नै नमिल्ने घाउको खत बनेर बसिदियो यो एकहोरो मायाले त चलाउनुसम्म जलायो बाँच्नै गाह्रो तिनको माया रगत बनेर बसिदियो राजु चौधरीजी सम्भवत पहिलो पटक हुनुपर्छ यसरी हामीहरू समक्ष भएको कोराई दुई कालीमाटी दाङमाको घर हो अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्छौ मसँग रामकुमार प्रधानजीको मुक्तक रहेको छ मकवानपुर उहाँको घर हो मकवानपुर थाहा नगरपालिका वार्ड नम्बर एक अबको क्रममा मुक्तककार रामकुमार प्रधानजीको मुक्तक मुक्तक सँगसँगै पहिलो साङ्गीतिकको शैली तपाईँलाई श्रोता oh, स्कुलबाट छोराछोरी आउने बाटो पर्खन मन छ स्कुलबाट छोराछोरी आउने बाटो पर्खन मन छ दुःखमा होस् या सुखमा चोखो प्रेम अर्पण मन छ हुँदैन परदेश परदेश जस्तो सुनको थालीमा खाए पनि त्यसैले आजभोलि आफ्नै माटोमा फर्कन मन छ फर्केर आउँछु म फर्केर माया आउँछु म फर्केर तिम्रो याद आइरहन्छ मलाई सधैँभरि सपनी आउँछौ तिमी सपनीमा आउँछौ तिमी म खोज्छु तिमीलाई मेरो माया जम्बरी जुनी जुनी भरिला आउँछु म फर्केर माया आउँछु म फर्केर मैले कहाँ पुर्याउँदो रहेछ थाहै नहुँदो रहेछ को छैन तिमीलाई माया परिस्थिति नै यस्तै छ सँगै बस्ने रहर थियो तिमीसँगै माया सोचे जस्तो हुन रहेछ यो पापे संसारमा सुन्न छाड है माया आइनौ म फर्केर कुमार प्रधानजीको मुक्तक मुक्तक सँगसँगै तपाईँले यो गीत सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको वसैमा म तपाईँहरूले नि पठाउनुभएका मुक्त घर श्रोता आलो पालो लिइरहेको छु सम्हालेर चौतर्फी वजन बेलसा हानेर सम्हालेर चौतर्फी वजन बेलसा हानेर लगाई समग्र तनमन बेलसा हानेर झुट बोली दुःख र शास्ति दिनुभन्दा चलाउनु छ बरु जीवन बेलसा हानेर ओहो यो मुक्तक मुक्तकार सुनिल राणा बिरहीजीको सल्यान उहाँको घर हो हाल भारतमा हुनुहुन्छ सुनिल राणा बिरहीजी निकै मिठो मुक्तक लेख्नुहुन्छ मुक्तक मालामा आउँदै गर्नुहुन्छ यसरी नै अर्को मुक्तक छ श्रोता मसँग उहाँ पनि मुक्तक मालामा नियमित रूपमा आउँदै गर्नुहुन्छ उहाँ पनि अहिले भारतमा हुनुहुन्छ नेपालको ठेगाना भने उहाँको बुनपा दस बसाङ हो मुक्तकार हुनुहुन्छ मोहन बागप्रवासी मनुषी दैलो दैलोमा माग्न आउँछन् ऋण दिनेहरू दैलो दैलोमा माग्न आउँछन् ऋण दिनेहरू गर्दै गर्दैन कहिले कोमल मन ऋण दिनेहरू आमा बा तम्कु रोगले छटपटिरहेका बेला सुनाइदिन्छन् कुरा छन् छन् ऋण दिनेहरू यसरी मुक्तक मालाको यो वसाइमा आउनुभयो मुक्तकार मोहन बाग प्रवासी मनुजी निकै मन मन्सुनी मुक्तक लेख्नुहुन्छ बचाङ उहाँको घर हो हाल भारत बेङ्गलोरमा हुनुहुन्छ अर्को मुक्तक संस्कृता मसँग सुरेश अर्यालजीको बगाई आँसु भलभली दिन नआउनु बगाई आँसु फलफली दिन नआउनु जताततै गरेर खलबली दिन नआउनु प्रिय म तिम्रै यादमा तडपी मर्दैछु बिन्ती श्रद्धाञ्जली दिन नआउनु यो मुक्तक मुक्तकार सुरेश अर्यालजीको सिद्धले गाउँपालिका दुई धादिङ उहाँको घर हो उहाँले मुक्तकमा यसो भनिरहनु हुँदा कैलालीबाट दिपदर्शन ढकालजी भने यसो भन्नुहुन्छ गन्दै बसे तिमी आउने दिन तिमी आएनौ गन्दै बसे तिमी आउने दिन तिमी आएनौ बाँच्न भयो सन्झन कठिन तिमी आएनौ मर्ने मन थियो तिम्रो ओठको मुस्कान हेरी मेरो इच्छा पुरा गर्न एकछिन तिमी आएनौ यो मुक्तक दिपदर्शन ढकालसीको सुरेश अर्यालजी आउँदै नआउनु भन्दै हुनुहुन्थ्यो अनुरोध गर्दै हुनुहुन्थ्यो मुक्तकार दिपदर्शन ढकालजी नआएकोमा गुनासो गर्दै हुनुहुन्थ्यो अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ उहाँसँग मुक्तक छ विनोद विवासीको इटहरी उहाँको घर हो पहिलोपटक हुनुपर्छ मुक्तक मालामा आउनुभएको अबको क्रममा विनोद विवासीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता बर्खे झरी सरी आँसु बरबर पारी छु बर्खे झरी सरी आँसु बरबर पारी जिएको छु यादहरूकै खातहरू सङ्गाली लिएको छु छल्किन्छ आँखामा अतीतका कोसेलीहरू उपहार स्वरूप जिन्दगी जिउन थोरै पिएको छु अलि अली भन्दा भन्दै धेरै पिउने भइसकेछु अलि अली भन्दा भन्दै धेरै पिउने भइसकेछु साथ छोडी तिमी बिना साथ छोडी तिमी बिना एक्लै जिउने भइसकेछु एक्लै जिउने भइसकेछु अलि अलि अलि अलि कहिले जोसमा सकी नसाकी बेहोसीमा कहिले होसमा कहिले जोसमा सकी नसाकी बेहोसीमा पिउँदा पिउँदै अलिकति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 भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन मण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठसीको blog Sisapani Nepal dot blog dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेसन नेपाली अडियो बुकभित्र पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ मुक्तक मालाको आजको यो वर्षमा श्रोतामा तपाईँहरूले नि पठाउनुभएका मुक्त खरफहरू आलो फालो लिइरहेको छु लगाएर लालसना यावत दोषी बनाइदिन्छन् लगाएर लालसना यावत दोषी बनाइदिन्छन् गुणगान नगाए बापत दोषी बनाइदिन्छन् नेताको बदमासीमा यहाँ जनता बोल्नुहुन्न प्रयोग गरी सत्ताको तागत दोषी बनाइदिन्छन् यो मुक्तक मुक्तकार गगन पाबुक्सीको बसाङ उहाँको घर हो गगन भावुकजीकै अर्को एउटा मुक्तक मसँग छ गगन विष्ट भावुकजीकै उहाँकै मुक्तक म लिन चाहन्छु आशा गरेका व्यक्ति यहाँ बदमास कहलिए आशा गरेका व्यक्ति यहाँ बदमास कहलिए आफै चाहेर हो कि कसैको बुमरीमा रुमलिए हिजो सर्वहारा जनताको हितैमा लड्छु भन्ने आज तिनका बाटा फेरिए विचार बदलिए गगन विष्ट भावुकजी निकै गजबको मुक्तक लेख्नुहुन्छ बसाङबाट यसरी आउँदै गर्नुहुन्छ मसँग बसाङबाटै मुक्तक लेखेर पठाउनुहुने अर्का एकजना मुक्तककार हुनुहुन्छ उहाँ हाल दक्षिण भारतमा हुनुहुन्छ उहाँको नाम पनि गगन नै हो तर उहाँ भने गगन धामी गम्भीर हुनुहुन्छ न रातमा निन्द्रा छ न दिनमा भोग छ न रातमा निन्द्रा छ न दिनमा भोग छ कसरी भनौँ चिन्ता छ मनमा शोक छ अरे बाहिर सबैसँग हाँसेर बोले पनि जिन्दगी बिहाल्छ छ यहाँ बिजोग छ गगनधामी गम्भीरजी बसाङका मुक्तकार हजुर उहाँ अहिले भारतमा हुनुहुन्छ नियमित रूपमा मिठो माया मुक्तक मालामा उहाँले बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता आरडी प्रेमी रबिन दाहालसीको जे जे थोक्सन भएका जति छोडेरै जाने हो जे जे थोक्सन भएका जति छोडेरै जाने हो साथमा लान सकिन्न एक रति छोडेरै जाने हो मेरो र तेरो भन्दै विवाद नगर्नुहोस् ए महोदय आखिरमा त्यो सारा सम्पत्ति छोडेरै जाने हो हो नि यो मुक्तक मुक्तकार आरडी प्रेमी रविन दालजीको कप्पर सुक्का मोरङ घर हो यसअघि पनि मुक्तक मालामा यो मुक्तक मैले लिएँ जस्तो लाग्छ मुक्तकार रविन दाहालजीको लिएको छैन भने आजभोलि रविन दाहालजी पनि पछिल्लो समयमा मुक्तकमालालाई निकै मिठो माया भाँड्दै मोरङबाट आउँदै गर्नुहुन्छ भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ मसँग अनुहार अलीजीको मुक्तक रहेको छ झापा गाउँपालिका पाँच पन्तापाडा झापा उहाँको घर हो मुक्तकार अनुहार अलीजी निकै सुन्दर मुक्तक लेख्नुहुन्छ झापा गाउँपालिका पाँच पन्थापाडा झापाबाट मुक्तक मेलामा आउँदै गर्नुहुन्छ अबको क्रममा अनुहार अलिजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता मलाई हेरिरह्यो मूर्ति जस्तै बनी बोल्दै बोलेन मलाई हेरिरह्यो मूर्ति जस्तै बनी बोल्दै बोलेन धेरै बेर टोलाइरहे बोल्छ कि भनी बोल्दै बोलेन एउटा तस्विरले हजारौं शब्द बोल्छ सुनेको थिएँ उनको तस्विरले एक शब्द पनि बोल्दै बोलेन तस्बिरमै हो कि मैले चित्त बुझाउने तस्बिरमै हो कि मैले चित्त बुझाउने मन होइन मन नै सजाउने हतारो छैन तिमीलाई घर जम बसाउने पर्ख छिट्टै बाजा बजाउने छौ जे पारे त्यो बानी माया भन्ने यस्तै रहेछ बुझ मन किरानी जहिले पानी कुरा फेर्छौ जे पारे त्यो बानी माया भन्ने यस्तै रहेछ बुझ मन किरानी बुझ मन किरानी तस्बिर चित्त बुझाउने होइन होइन नै सजाउने हतारो छैन तिमीलाई जम बसाउने पर्ख छिट्टै बाजा बजाउने पर तिम्रै हो म अरू कोही छैन माया माया भन्छौ सधैँ तर भर छैन भर पर तिम्रै हो म अरू कोही छैन तस्बिरमै हो कि मैले चित्त बुझाउ होइन मनमै सजाउने हतारो छैन तिमीलाई घर जम बसाउने पर्ख छिटे बाजा बजाउने अलिजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्स तपाईँ सुनिरहनु भएको छ मदन भण्डारी छु तपाईँहरू समक्ष मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ प्रविधि संयोजनमा कौशल कान्छो हुनुहुन्छ आजको वसाईमा म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु श्रोता भएकी हौ हिजो मात्र परिचित कुरै मिल्दैन भएकी हौ हिजो मात्र परिचित कुरै मिल्दैन समाज हाँसलाई गरी गीत गीत कुरै मिल्दैन माया गर्छु मन पराउँछु बन्दै नभन तिमीले तिमी बाहुन कि छोरी म दलित कुरै मिल्दैन ओहो यो मुक्तक मुक्तकार धर्मराज उपाध्यायजीको निकै मन सुने मुक्तक धर्मराज उपाध्यायजीको अर्को मुक्तक पनि छ उहाँको मसँग यस्तै मिठो छ मनसुने छ मुटुमाथि पत्थर राखेर गए लाटो भनेर मुटुमाथि पत्थर राखेर गए लाठो भनेर र बोल्न समेत नबोलेर गए लाठो भनेर हिजो जसले पालपोस गरी पाल्नुभयो उही बामाले छोडेर गए लाटो भनेर निकै मार्मिक मुक्तकरपहरूसँगै मन सशक्क पार्नुभयो मुक्तकार धर्मराज उपाध्यायले उहाँको घर बझाङ हो बझाङबाट धेरै मुक्तकारहरूले मिठो माया बाँडेर मुक्तक मालालाई मुक्तक पठाउँदै गर्नुहुन्छ आज पनि धेरैजना बजाङका मुक्तकारहरू कार्यक्रममा जोडिरहनु भएको छ अर्को मुक्तक मसँग छ श्रोता प्रचण्ड गौतमजीको हिजो आज जिन्दगीलाई समयले अत्याचार गर्छ हिजो आज जिन्दगीलाई समयले अत्याचार गर्छ दिन चुपचाप छ तर रातले प्रश्न गर्दै केरकार गर्छ बफादार कुकुरले नचिनेको सँग पनि गर्छ लुटुपुटु तर चिनेकै मान्छेले पनि नचिने चाहिँ व्यवहार गर्छ व्यङ्ग्य प्रचण्ड गौतमजीको काठमाडौँ उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता गङ्गाराम फुएल मालदाईजीको भित्र कालो मैलो छ बाहिर नुहाएर के गर्छौ भित्र कालो मैलो छ बाहिर नुहाएर के गर्छौ देखावटीको लागि तिमी आँसु बगाएर के गर्छौ दही चिउरे तिमी भन्ने कुरा सबैलाई थाहा छ यहाँ बदमासी आफू गरेर मलाई आरोप लाएर के गर्छौ यो मुक्तक मुक्तकार गङ्गाराम फुयल मालदाईजीको तिनकोटी विश्वनाथ असम उहाँको घर हो अर्को मुक्तक छ श्रोता मसँग एकराज भट्टराईजीको सानातिना झगडा घरबारभित्र हुन्छ बुझिराख्नुहोस् सानातिना झगडा घरबारभित्र हुन्छ बुझिराख्नुहोस् चोट लाउने तरिका तरबारभित्र हुन्छ बुझिराख्नुहोस् भाषणमा राष्ट्रियताको कुरा गर्दा ताली पिट्नेहरू देश बेच्ने खेल सिंह दरबारभित्र हुन्छ बुझिराख्नुहोस् एकराज भट्टराईजी मोरङबाट यो पाला भने यसरी आउनुभयो आउँदै गर्नुहुन्छ हामीहरू समक्ष नियमित रूपमा अपनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ मसँग मुक्तक श्याम लम्सालजीको रहेको छ भानु नगरपालिका साथ बसन्तपुर चन्दनी तनहु उहाँको घर हो अबको क्रममा श्याम लम्सालजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता हजारौं सपनाहरू टुटिँदा नि मुस्कुराउँदै हिँडे हजारौं सपनाहरू टुटिँदा नि मुस्कुराउँदै हिँडे हजारौं साथीहरू छुटिँदा नि मुस्कुराउँदै हिँडे यस्तै त रहेछ जिन्दगी भन्दा धेरै पीडा नियतिले सर्वस्व लुटिँदा नि मुस्कुराउँदै हिँडे नियतिले लुट्यो मलाई गर्नु सम्म गर्यो बाटोमा हिँड्दा हिँड्दै साथी पनि हर्यो सबैभन्दा दुःख रहेछ मनको चाहिँ पिर राजै मनको चाहिँ माथि कसैले लुट्यो मलाई गर्नुसम्म गर्यो अध्यारो छादी हुरी जाउँ कहाँ जाउँ डाको छाडी रो भने छैन रुने ठाउँ हे अँध्यारो छ दिहुरी जाऊ कहाँ जाऊ। डाको छाडी रो भने छैन रुने ठाउँ छैन रुने जैनपाई पोपिलामै उस सबै झर्यो बाटोमा हिँड्दा हिँड्दै साथी पनि हर्यो सबैभन्दा दुःख रहेछ मनको चाहिँ राजै मनको चाहिए माथि तारे माथि तारे नियतिले लुट्यो मलाई गर्नुसम्म गर्यो मनको घाउ कसले बुझ्ने मरमा भित्र आँसु लुकाएर बाँच्नु पर्ने कर्म हो कसले देख्छ मनको घाउ कसले बुझ्ने मरमा भित्र आँसु लुकाएर बाँच्नु पर्ने कर्म बाँच्नु पर्ने कर्म शून्य भयो र बना चारी एक्लै पर्यो दो बाटोमा हिँड्दा हिँड्दै साथी पनि हर्यो फिर मन को चाहे फिर माथि तारे भिर माथि तारे भिर यतिले लुट्यो मलाई गर्नुसम्म गर्यो सिएम लम्सालजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तक मालामा श्रोता मुक्तक लिने सिलसिला आजलाई भने यति मात्रै तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्छ कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन हुन्छ प्रतिक्रिया बाँड्न मन हुन्छ भने तपाईँले हामीलाई मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी अनि त्यस्तै गरेर Muktakmala at the rate Gmail dot कममा यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समेसनका निमित्त कौशल कान्छोलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै मदन भण्डारी आजलाई पनि छोड्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरुन् नमस्कार शुभरात्रि म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो शहर छोडी ಕೇಳಿ